तिमी रोएको पल तिमीलाई हँसाउन नसकुला तर सँगै म रोइदिन सक्छु मृत्युको कुनै पल तिमीलाई बचाउन नसकुला तर तिमीसँगै म मरिदिन सक्छु भने मान तिमी मलाई आफै ठान तिमी सुनको मह छैन होला धनीमा होइन होला रहर पुरा गर्न नसकुला तर मायाले जीवन भरिदिन सक्छु हो तर मायाले जीवन भरिदिन सक्छु म त तिमीसँग हुन्छ र धनको माया धनी मनको माया पो हुन्छ मनकारी मनको आँखा खोली मलाई माया गर म राख्छु तिमीलाई सधैँ खुसी पारी खोली मलाई माया गर मैले राख्छु तिमी झरी परेको पल तिमीलाई ओतलाउन नसकुला तर तिमीसँगै म रुजिदिन सक्छु सहरमा सँग सँगै रहनु पर्छ कहाँ हुन्छ र सधैँ जित मात्र हार पनि त सहनु पर्छ जीवनको हरेक पलहरूमा सँग सँगै रहनु पर्छ तिमी हारेको पल तिमीलाई जिताउन बचाउन नसकुला तर तिमीसँगै म मरिदिन सक्छु सक्छु म त तिमीसँग